नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकोट खबरमा प्राविधिक मित्र निराजन बगा प्राविधिक मित्र विशाल विकसँगै खबर कक्षबाट साथी घनश्याम गौतम र शर्मिला रोकाको हार्दिक स्वागत छ गलकुट खबर एफएम बिहानको एक सय दुई थप्लो चार मेघर्सँगै इन्टरनेट अनलाइनमा W W W dot Galkot FM र मोबाइल एप गलकुट एफएम मार्फत संसारभरकै साथ सुन्न सकिन्छ गलकुट खबरको सुरुवातमा मुख्य मुख्य खबरका शीर्षकहरू गलकुटमा दिनदिनै आगो लागि आज पनि एक गोठमा आगो लाग्यो गलकुट नगरपालिकाद्वारा कृषकका लागि ब्याज अनुदान कार्यक्रम सञ्चालन बागलुङमा थप बाह्र जनामा कोरोना संक्रमण पुष्टि दुई करोडमा निर्वाचन क्षेत्र पूर्वाधार साझेदारीका पच्चिस आयोजना जैमिनीमा गरिएको माटो परीक्षणमा अधिकांश नमुनामा अम्लेपन भेटियो र जबरजस्ती करणी गरेको आरोपमा काँटेखोलाका एक युवा पक्राउ जैमिनीको शान्ति माध्यमिक विद्यालयमा भूकम्प मापन यन्त्रको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 स्थानीयको सक्रियतामा गोठमा रहेका पशु चौपायलाई बचाउन सफल भए पनि गोठ भने जलेर नष्ट भएको गलकुट नगरपालिका वडा नम्बर तिनका वडाध्यक्ष बिरसिंह भण्डारीले जानकारी दिनुभयो पानीको अभावले आगो नियन्त्रणमा कठिनाई भए पनि प्रहरी जनप्रतिनिधि तथा स्थानीयको सक्रियतामा करिब एक घण्टा पछाडि आगो नियन्त्रणमा आएको प्रहरी चौकी हटियाका प्रमुख अनुप केसी छेत्रीले जानकारी दिनुभयो करिब लागिबाट करिब एक लाख बिस हजार भन्दा बढीको क्षति भएको छेत्रीको भनाइ छ आगो कसले किन र कहाँ कसरी लगाएको भन्ने खुल्न सकेको छैन शनिबार राति मात्रै गलकुट नगरपालिका वडा नम्बर छका गङ्गाधर गैरेको गोर तथा बालसिंह चोखालको परालको टौवामा दोस्रो पटक आगो लागि भएको थियो पछिल्लो एक महिनामा गलकुट नगरपालिका वडा नम्बर छ र वडा नम्बर तिनमा गरी पाँचवटा आगो लागेको घटना हुँदा स्थानीय त्रसित भएका छन् गलकुट नगरपालिकाले नगरपालिका क्षेत्रभित्र कृषि तथा पशुपालन फार्म स्थापना तथा विस्तार गर्नका लागि सहकार्यसँग सहकार्य गरी कृषकहरूलाई ब्याज अनुदान कार्यक्रम सञ्चालन गरेको छ नगरपालिकाको कृषि तथा पशु सेवा शाखाको आर्थिक वर्ष दुई हजार सतहत्तर अठहत्तरको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत कृषि पशु सेवा कार्यक्रम कार्य कार्यान्वयन कार्यविधि दुई हजार सतहत्तर बमोजिम सहकार्य छनौट गरी ब्याज अनुदानमा ऋण उपलब्ध गराइने गलकुट नगरपालिका नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो नगरपालिकाले सयपत्री बौद्ध सहकारी संस्था लिमिटेड गलकुट नगरपालिका वडा नम्बर चारलाई छनौट गरी सम्झौता भइसकेको र कृषि तथा पशुपालन फार्म स्थापना र विस्तार गर्नका लागि सूचना समेत आह्वान गरिसकेको छ नगरपालिकाले सहकारीसँग सहकारी गरी कृषि तथा पशु फार्म स्थापना गर्नको लागि नगरपालिका क्षेत्रभित्रका कृषकहरूलाई तीन करोड लगानी गर्न नगरपालिकाले जनाए गर्ने नगरपालिकाले जनाएको छ नगरपालिकाले सहकारी मार्फत प्रति कृषक न्यूनतम दुई लाखदेखि पाँच लाखसम्म अनुदानमा ऋण लगानी गर्ने भएको हो कुल दस दशमलव आठ प्रतिशत ब्याज दरमा कृषकले तिन र बाँकी सात दशमलव आठ अनुदानबाट उपलब्ध गराउने र कृषकले अठार महिनासम्म ऋण भुक्तानी गर्नुपर्ने गलकुट नगरपालिका गलकुट नगरपालिका कृषि शाखाले जनाएको छ ऋण अनुदानको लागि कृषि पशुपन्छी तथा मत्स्य फार्म स्थापना तथा विस्तार गर्न इच्छुक कृषकहरूले प्रस्ताव पेश गर्न सक्ने र ऋण स्वीकृत भएमा ऋण प्राप्त गर्नु पूर्व फार्म दर्ता र सहकारीको अनिवार्य सदस्यता लिनुपर्ने सहकारीले जनाएको छ ऋण अनुदानको लागि कृषकले नागरिकताको प्रमा नागरिकताको प्रमाण पत्र प्रतिलिपि कृषक वर्गीकरण परिचय पत्र परियोजना स्थलको जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि जग्गा आफ्नै नाममा दर्ता नरहेकोमा कम्तीमा पाँच वर्षको करार पत्र र ओडाको सिफारिस हुनुपर्ने नगरपालिकाले जनाएको छ बागलुङमा थप बाह्रजनामा कोरोना संक्रमण पोजिटिभ भएको छ क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बाह्रजनामा कोरोना संक्रमण पोजिटिभ भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ बागलुङ नगरपालिका वडा नम्बर एकका पैँतिस र छप्पन्न वर्षीय पुरुष तथा वडा नम्बर दुईका एकाउन्न र अडचालिस वर्षीय महिला अडचालिस बाहन्न चौसठी र सतसठी वर्षीय पुरुष तथा वडा नम्बर तिनका एकचालिस वर्षीय पुरुष ताराखोला गाउँपालिका वडा नम्बर चारका अठहत्तर वर्षीय महिला काँटेखोला गाउँपालिका वडा नम्बर दुईका पच्चिस वर्षीय पुरुष तथा तथा वडा नम्बर पाँचका तेत्तिस वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले विज्ञप्ति मार्फत जनाएको छ गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापा संयोजक रहेको निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रम मार्फत बागलुङका पच्चिसवटा कार्यक्रम सूचीकृत गरेका छन् थापासहित पियारी थापा र सावित्रा राणाको समितिले दुई करोड रुपैयाँको लागतमा ती कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको हो उक्त रकम बाँडफाँडपछि सम्बन्धित कार्यालयले कार्यान्वयन गर्नेछन् विनियोजित रकम अनुसारको सर्कुवाको झाँक्री खोला जनता प्राथमिक जनता माध्यमिक विद्यालय सडक सडकका लागि अर्चा अठाइस लाख रुपियाँ विनियोजन गरिएको छ माइकोथान ब्याठला राङखाने डाँडाखाने पर्यटकीय सडकका लागि पच्चिस लाख रुपियाँ विनियोजन गरिएको हो अनि यो आयोजनाका लागि भने सानो सानो रकम विनियोजन गरिएको छ किदै खोला किदै खानी सल्यान धारा खोलाखानी सडक मर्मतका लागि दस लाख जैदीका खेल मैदान विस्तारमा छ लाख कुस्मिसेरा शिरबारी खेल मैदानका लागि आठ लाख बरेङ स्थित कृषि फर्म पशु फर्म पूर्वाधार विकास कार्यक्रमका लागि चौध लाख रकम विनियोजन गरिएको छ त्यस्तै जयमनी नगरपालिका वडा नम्बर चारमा पार्क तथा टावर निर्माणका लागि चार लाख अमलाचौर पदमार्ग निर्माणका लागि दुई लाख कुसमिसेरा रुम रुम्टा खेल मैदान निर्माणका लागि दस लाख तथा बाटाका चौरको कृषि तथा पर्यटकीय पदमार्ग निर्माणका लागि दस लाख रुपियाँ बजेट विनियोजन गरिएको छ अन्य अधिकांश योजना तिनदेखि पाँच लाख रुपियाँसम्म विनियोजन गरिएको छ विनियोजित रकम मध्ये अधिकांश सडक स्तरोन्नतिको रकम स्तरनीतिमा रकम विनियोजन भएको छ कृषि खेल मैदान तथा पदमार्ग जस्ता निर्माणमा अधिकांश वडा तहमा रकम पुग्ने गरी बजेट विनियोजन गरिएको थापाले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ जैमिनी नगरमा गरिएको माटो परीक्षणमा वडा नम्बर दसमा अम्लीयपन भेटिएको छ माटोको उत्पादकत्व खोजी गर्न जैमिनीले सुरु गरेको माटो परीक्षण शिविरमा ल्याइएका अधिकांश नमुनामा अम्लीयपन धेरै रहेको पाइएको हो शुक्रबारदेखि सुरु भएको परीक्षण शिविरमा जाँच भएका मध्ये अधिकांश नमुनामा अम्लीयपन देखिएको हो नगरपालिकाको वडा नम्बर दस राङखानीका किसानले ल्याएको माटोको नमुना अम्लीयपन धेरै रहेको पाइएको कृषि शाखाका प्राविधिक रविन्द्र शर्मा उहाँले जानकारी दिनुभयो शिविरको पहिलो दिन शुक्रबार मात्रै एक, एक सय बिस नमुना परीक्षण भएको थियो माटोको माटोमा खाद्य तत्त्वको उपलब्धता भएको भेटियो तर अम्लेपन अधिकांश नमुनामा छ शर्माले भन्नुभयो जैमिनीमा सबै ओडामा हामीले खेती गर्ने तरिका एकै खालको छ सबैमा यस्तै समस्या हुन सक्छ किसानको खेतबारीमा रहेका माटोमा भएको खाद्य खाद्य तत्त्व तथा अम्लीपनको उपलब्धता पाउन थाहा पाउनको लागि माटो परीक्षण अनिवार्य रहेको उहाँले बताउनुभयो माटोको अवस्था थाहा लागेमा मात्रै सुधार गर्न सकिने उहाँले बताउनुभयो माटो तथा मल परिसर प्रयोगशाला गण्डकी प्रदेशकृत प्राविधिक सहायक जमुना भण्डारीका अनुसार विशेष गरी यहाँको माटोमा आवश्यकताभन्दा धेरै अम्लीयपन छ प्राविधिक हिसाबले माटोको मापन गर्दा एक देखि चौध पिएच अम्लीयपन र क्षारीयपन हुने छ दशमलव पाँचदेखि सात दशमलव पाँच पिएचलाई तटस्थ तटस्थ मानिन्छ उहाँले भन्नुभयो सबै बालीले उत्तम हुने माटोको रूपमा मा, मानिने र छ दशमलव पाँच पिएचभन्दा तल भन्दा तल अम्लीपन तथा सात दशमलवदेखि मा पाँचदेखि माथि चौध पिएचसम्म छारिए भनेर मापन गरिन्छ जयमिनीमा जाँच भएका नमुनामा तटस्थ एउटा पनि नभएको उहाँले भयो अधिकांश नमुनामा दुई दशमलव शून्य पिएचसम्म देखिनु अम्लेपनको मात्रा अत्याधिक हुनु हो र जुन किसानका लागि दुःखद कुरा भएको उहाँले बताउनु भयो नगरको कृषि शाखाले जयमनी नगरपालिकाभित्रका वडा वडामध्ये कम्तीमा एक वडाबाट एक सय किसानको नमुना आयो भने पनि कम्तीमा एक हजार किसानको माटो परीक्षण हुने लक्ष्य लिएको थियो मङ्सिर बाह्र गतेसम्म चल्ने उक्त कार्यक्रममा किसानको माटोको रिपोर्ट अनुसार अम्लीयपन बढी भएको किसानलाई कृषि चुन अनुदान दिने कृषि शाखाले जनाएको छ बालबालिकालाई जबरजस्ती करौणी गरेको आरोपमा बागलुङको काँटेखोला गाउँपालिकाबाट एक युवक पक्राउ परेका छन् घरमा कोही नभएको मौका छोपेर करणी गरेको आरोपमा छब्बिस वर्षीय भुवन केसीलाई प्रहरीले पक्राउ गरी प्रहरी नायब उपरीक्षक पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो गत शुक्रबार बेलुका केसीले चौध वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको पीडित परिवारले जनाएको छ बालिकालाई बालिकाले रोइ कराई गरेपछि परिवारका सदस्यले थाहा पाएका थिए परिवारका सदस्यहरूले बालिकाको उद्धारमा पुग्दा ती युवक भागेको पीडितका आफन्तले बताएका छन् अभिभावकले तत्कालै खबर गरेपछि प्रहरीले पक्राउ गरेको छ पक्राउपछि अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखिएको छ प्रहरीले केसीलाई आइतबार जबरजस्ती करणी उद्योगमा मुद्दा दायर गरेको छ परिवारका सदस्यकोले दबाव आयो भने दबाव आयो भने पनि भनिरहनु भएको छ हामीले कानुन बमोजिम कारवाही गर्छौँ रेग्मीले भन्नुभयो पीडितलाई समस्या भएमा थप सुरक्षा दिन पनि प्रहरी तयार छ पक्राउ परेका युवालाई म्याद थप गरेर अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइने उहाँले बताउनुभयो पीडित बालिकाले बालिकाको स्थानीय स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गरिसकिएको छ जैमिनी नगरपालिकाको मुकाम कुस्मिसेरामा रहेको शान्ति माध्यमिक विद्यालयमा भूकम्प मापन यन्त्र जडान गरिएको छ जैमिनी नगरपालिकाको चालु आर्थिक वर्षको कार्यक्रम अनुसार एक लाख पचास हजार रुपियाँको लागतमा सो यन्त्र जडान गरिएको जैमिनी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका संयोजक खेमप्रसाद आचार्यले जानकारी दिनुभयो भूकम्प सम्बन्धी शिक्षा जनचेतना तथा सचेतना दिनको लागि यन्त्र उपयोगी हुने उहाँको भनाइ छ यन्त्रले दुई दशमलव पाँच रेक्टर स्केल भूकम्पको मापन गर्न सक्ने उहाँले जानकारी दिनुभयो स्थानीय स्तरको दुई दशमलव पाँच माथि र चार रेक्टर स्केल भन्दा माथि नेपालभरि भएका गएका भूकम्पको जानकारी यन्त्रले दिन सक्ने र चार रेक्टर स्केलसम्मका विश्वभरका भूकम्पीय गतिविधि पनि यन्त्रले मापन गर्ने आचार्यले बताउनुभयो यिनी विविध खबरसँगै साँझ सात बजेको गलकुट खबरको हामी अन्त्यमा छौँ अन्त्यमा शीर्ष खबर फेरि एकपटक गलकुटमा दिनदिनै आगो लागि आज पनि एक गोठमा आगो लाग्यो नगरपालिकाद्वारा कृषकहरूका लागि ब्याज अनुदान कार्यक्रम सञ्चालन बागलुङमा थप बाह्रजनामा कोरोना संक्रमण पुष्टि दुई करोडमा निर्वाचन क्षेत्र पूर्वाधार साझेदारीका पच्चिस आयोजना जैमिनीमा गरिएको माटो परिसरमा अधिकांश नमुनामा अम्लिएपन भेटियो जबरजस्ती करणी गरेको आरोपमा काँटीखोलाका एक युवक पक्राउ र जैमिनीको शान्ति माध्यम विद्यालयमा भूकम्प मापन यन्त्रको जडान एनएपीबीट खबरसँगै साँझ सात बजेको गलकोट खबरमा खबरक्रम सकियो यसपछि तपाईँ साढे सात बजे सिआइएनको साझा खबर आठ बजे नेपाल दर्पण